र अफगानिस्तानमा एक प्रहरी छ जना सहकर्मी प्रहरीको हत्या गरी फरार भारतको बिहारमा एक यात्रुवाहक ट्रेनमा माओवादी विद्रोहले अन्नधुन्न गोली चलाउँदा दुईजनाको मृत्यु बीसभन्दा बढी घाइते नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ म सम्झना अब समाचार विस्तारमा एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ गत आइतबारको बैठकमा पेश भएका दुईवटा छुट्टा छुट्टै प्रतिवेदनको निष्कर्ष आजको बैठकमा पेश हुनेछ नेता कृष्ण बहादुर महराले प्रस्तुत गर्नुभयो भएको संगठन सुदृढीकरण प्रतिवेदन तथा अध्यक्ष पुष्प कमल दाहालको नेतृत्वमा तयार भएको उत्पादन निर्माण व्यवस्थापन सम्बन्धी प्रस्तावमा विभिन्न ब्यूरोले गरेको छलफल र प्रतिवेदनको निष्कर्ष आजको बैठकमा समूहगत रूपमा पेश गर्ने एकीकृत माओवादीले जनाएको छ प्रतिवेदनमा विभिन्न बीसवटा ब्युरोका सदस्यले छलफल गरेका थिए केन्द्रीय कार्य कोटेश्वरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड पदाधिकारीको नियुक्ति त्यसको संख्याका विषयमा छलफल चलिरहेको छ केन्द्रीय समितिको सदस्य संख्या रिक्त रहेका जिल्ला सचिव कोषाध्यक्ष र उपाध्यक्ष कसलाई बनाउने लगायतका विषयमा रहेका विवादबारे पनि छलफल चल्नेछ अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ छाडे आफू अनुकूलका मान्छे मनोनयन गर्ने तयारी गर्दा विवाद बढेको थियो निर्वाचन कानूनलाई अन्तिम रूप दिने विषयमा छलफल गर्न मन्त्री परिषद बैठक अहिले बसिरहेको छ बैठकमा निर्वाचन कानून र निर्वाचनको मिति घोषणाको एजेण्डालाई अन्तिम रूप दिने बताइएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अहिले केबेरमा अहिले जारी बैठकमा दलहरूसँगको वार्ताका आधारमा निर्वाचन कानूनका विषयमा सरकारले धारणा बनाउने प्रधानमन्त्री कार्यालयले जनाएको छ थ्रेसोल्ड लगायतका विवाद समाधान गर्न नसकेपछि दलहरूले सरकारलाई नै निर्वाचन कानून टुङ्गो लगाउने जिम्मेवारी दिएका थिए आजको बैठकमा अन्य मन्त्रालयगत योजनाका विषयमा पनि छलफल हुनेछ निर्वाचन कानूनको संशोधन लगायतका विषयमा अन्तरिम मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श पनि जारी राख्नु भएको छ नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आज भारतीय जनता पार्टी जनता दल युनाइटेड लगायत विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नुभएको छ नेता देवालले आज आज साँझ भारतीय जनता दलका अध्यक्ष राजनाथ सिंह र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग पनि भेट गर्नुहुँदासँग आज वाणिज्य मन्त्री आनन्द शर्माले पनि भेट गर्दै हुनुहुन्छ देवालले आज विवेकानन्द फाउन्डेसनले गर्ने अन्तर्क्रियामा पनि सहभागिता जनाउनुहुनेछ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब बन्ने संविधान सभाले छ महिनाभित्र संविधान जारी गर्न नसके जनमत संग्रह गरेर भए पनि संविधान जारी गर्नुपर्ने बताउनु भएको छ पाल्पाको मदन पोखरामा बन्न लागेको पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास गर्दै नेता नेपालले संविधानका विवादित विषयमा जनमत संग्रह गरेर भए पनि टुङ्गो लगाउनुपर्ने बताउनु भएको हो देश जटिल संक्रमणबाट गोजिरहेको बताउँदै उहाँले आगामी मंसिरसम्म जसरी भए पनि संविधान सभाको चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभयो सङ्क्रमणमा रहेका दलहरूलाई पनि सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने उहाँको सुझाव छ मुलुकमा जारी संक्रमण अन्त्यको लागि दलहरूले आपसमा खुट्टा ताने प्रवृत्ति त्याग्नुपर्ने नेपालले बताउनुभयो कृषि निर्वाहमुखी भएको भन्दै व्यवसायमुखी कृषि प्रणालीको विकास नगरेसम्म कृषि क्षेत्र माथि उठ्न नसक्ने उहाँको भनाइ थियो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठी भक्तपुरको सहयोगमा निर्माण हुन लागेको इन्स्टिच्युटमा भेटेनरी झुइटी र कृषिको पढाइ हुनेछ मदन पोखरा छ र सातमा रहेको करिब दस दशमलव दुई हेक्टर क्षेत्रफलको जग्गा स्थानीय जनता र नेपाल सरकारबाट परिषदलाई प्राप्त भएको हो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले एकीकृत माओवादीसँग एकता हुनै नसक्ने दावी गर्नुभएको छ उहाँले आफूले ए माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई गुडलाई दलाल र गद्दार घोषणा गरिसकेकोले पार्टी एकताको कुनै सम्भावना नै नरहेको बताउनुभयो ए माओवादीसँग पार्टी एकता असम्भव भएको दावी गर्दै गजुरेले गजुरेले भन्नुभयो ए माओवादीसँग एकताको च्याप्टर क्लोज भइसक्यो एकताको कुनै सम्भावना छैन आज रिपोर्टस क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा गजरेले निर्वाचनको मिति घोषणा हुनासाथ मुलुकमा अर्को द्वन्द्वको घोषणा हुने चेतावनी दिनुभयो उहाँले भन्नुभयो निर्वाचनको मिति घोषणा गर्नु भनेको अर्को द्वन्द्व शुरू गर्नु हो चार दलको सिन्डिकेटले त्यसको तयारी गरिरहेको छ चुनावको मुखमा वाइसएल ब्युताउनु र त्यसलाई काउन्टर दिनु युथ फोर्स ब्युताउनुले चार दलले निर्वाचनको नाममा मुलुकलाई द्वन्द्वमा धकेल्न उद्धत भएको प्रश्न हुन्छ गजरेले दिल्लीले मंसिर पन्ध्रभित्र निर्वाचन गर्न दबाव दिइरहेकोले उसलाई खुसी पार्न निर्वाचनको नाममा चार दलले कठपुतली नाच नचाइरहेको दावी गर्नुभयो दिल्लीले प्रचण्ड शेरबहादुर देवा केपी ओली र अब माधव कुमार नेपाललाई बोलाएर मंसिर पन्ध्रभित्र निर्वाचन गर्न दबाव दिइरहेको उहाँले दावी गर्नुभयो उहाँले नेकपा माओवादी सहितका आधा दललाई बाहिर राखेर गरिने निर्वाचनको औचित्य नहुने प्रश्न पार्नुभयो उहाँले भन्नुभयो दिल्लीलाई खुसी पार्न मुलुकलाई द्वन्द्वमा धकेल्न निर्वाचन नगरौं यथास्थितिमा निर्वाचन निर्वाचन गर्ने दुस्साहस गर्नेलाई हामी ठिक बनाउँछौ जबरजस्ती गरी निर्वाचन हामीलाई मान्ने हुँदैन नेपाली जनता खुसी नभए निर्वाचन हुन सक्दैन उहाँले खिलराज रेग्मी नेतृत्वको सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो प्रमुख निर्वाचन आयुक्त निलकण्ठ प्रेती आज भारत प्रस्थान गर्नुभएको छ विद्युतीय मतदान प्रक्रियाका विषयमा जानकारी लिन आएका सहसचिव महेश्वर नेउपानेसहित प्रमुख आयुक्त प्रेती आज बिहान त्यसतर्फ जानुभएको हो उहाँले दिल्लीमा रहँदा भारतीय समकक्ष भीएस स्वतसँग पनि भेटवार्ता गर्नुहुनेछ त्यस्तै प्रेतीले दिल्लीको निर्वाचन आयोगमा पुगेर विद्युतीय मतदान पद्धतिबारे जानकारी लिनुहुनेछ भारतीय विदेश मन्त्रालयका पदाधिकारीसँग समेत भेटवार्ता गरी प्रमुख निर्वाचन आयुक्त प्रीति भोलि नै स्वदेश फर्कने कार्यक्रम छ यसअघि आज बिहान प्रमुख निर्वाचन आयुक्त प्रीतिले चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्नुभएको थियो भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त प्रीति र अध्यक्ष रेग्मी बीच निर्वाचन कानून तथा अन्य प्रक्रियागत तयारी लगायतका विषयमा छलफल भएको रेग्मीका प्रेस सल्लाहकार राजेन्द्र पाण्डेले जानकारी दिनुभयो अब पालो रिपोर्टको दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षाको नतिजा निस्किए लगतै नेपालको शिक्षा प्रणालीमा नतिजा चिन्ताजनक र खस्कदो परिणाम आएको छ प्रस्तुत छ यसै विषयमा रहेर सहकर्मी सुजिता हमाले तयार पार्नु एक रिपोर्ट अबको क्रममा दुई हजार उन्सत्तरी सालको प्रवेशिका एसएलसी परीक्षा सकिएको एकासी दिनमा नै आएको नतिजासँगै अहिले नेपालको सिङ्गो शिक्षा प्रणालीको चर्चा परिचर्चा सुरु भएको छ यसरी शिक्षामा राजनैतिक हावी भएका कारण यस वर्षको एसएलसी परीक्षाको उत्तीर्ण प्रतिशत खस्केको सम्बन्धित पक्षको भनाइ छ यसरी एसएलसी परीक्षाको उत्तीर्ण प्रतिशत खस्कनुलाई शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कडेल के भन्नुहुन्छ त नतिजा किन खसेको भन्ने सम्बन्धमा यसका चाहिँ धेरै प्रभाव पार्ने विभिन्न तत्त्वहरू हुन्छन् त्यसमध्येको पहिलो तत्त्व भने अहिले राष्ट्रिय स्तरबाटै नतिजा चाहिँ कम भएको अवस्था हो गत वर्षभन्दा चाहिँ करिब सात प्रतिशत नतिजाहरू राष्ट्रिय स्तरबाटै घटेको अवस्था छ र यो नतिजा भनेको राष्ट्रकै हिसाबले चाहिँ करिब दस वर्षभन्दा पछिको यो नतिजा हो भने चितौन जिल्लाको लागि पनि करिब दस वर्षभन्दा पछाडिको नतिजा हो र कहिल्यै पनि यो सन्ताउन्न साठी सालदेखि कहिल्यै पनि हामी यो नतिजामा हामी पुगेका थिएनौँ त्यस नतिजा घटेको छ सङ्गठनहरूले चाहिँ बन्द गर्दाखेरि करिब दुई महिना चाहिँ विद्यालय बन्द रहने अवस्था रह्यो एकातिर भने अर्कोतिर चाहिँ एउटा टेन्डेन्सी विद्यार्थीहरूमा पढ्ने टेन्डेन्सी पनि अलिकति कम भएको छ र चाहिँ अब शिक्षकहरूले पनि अलिकति चाहिँ जवाफदेताको हिसाबले अलिकति अलिक बढी लाग्नुपर्ने हो कि भनेर भन्ने अवस्था चाहिँ देखिएको छ त्यो कारण पनि हो अब यो केही अब गत वर्षदेखि यो नीतिगत रूपबाटै पचहत्तर पर्सेन्ट विद्यार्थी हाजिर भइसकेपछि स्वत चाहिँ दसमा गएको विद्यार्थीहरूले एकैचोटि एसएससी दिन पाउने अवस्था सिर्जना हुन्छ यस कारणले गर्दाखेरि यो नतिजा अलिकति चाहिँ कम भएको शिक्षकहरू कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाइने वर्षमा न्यूनतम दुई सय बिस दिन पढाइ हुनुपर्ने लगायतका कानुनी व्यवस्था भए पनि कुराहरू कार्यान्वयन नभएको अवस्था छ त्यस्तै एक विषयमा दक्ष भएको शिक्षकले अर्को विषय पढाउने बन्द हडताल जस्ता गतिविधिहरू पटक पटक हुनु पनि शिक्षाको गुणस्तर घट्नुका कारणहरू हुन् यसरी यस वर्ष एसएलसीमा नियमित तर्फ एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् यो परिणाम विगत दस वर्षकै कम परिणाम हो गत वर्ष सत्तालिस दशमलव एक सात प्रतिशत उत्तीर्ण भएका थिए परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ चार लाख उन्चालिस हजार छत्तिस जनाले परीक्षा दिएकोमा एक लाख सडसठी हजार नौ सय पैतिस जना उत्तीर्ण भएका थिए यसरी खस्किँदै आएको नतिजालाई उकास्न के गर्नु पर्ला त फेरि पनि शिक्षा कार्यालयका उपसचिव कणेल नतिजा उकास्नको लागि एउटा मात्रै तत्त्व जिम्मेवारी छैन यो नतिजा चाहिँ सहजै त्यसरी उकास्ने अवस्था पनि रहन्छ यसको लागि विशेष गरेर विद्यालयहरूले आफ्ना योजनाहरू चाहिँ अब सार्वजनिक गर्नुपर्छ के हामीले चाहिँ के योजना राखेका थियौँ कस्तो किसिमको चाहिँ त्यो योजना अनुसार काम गर्दाखेरि नतिजा यस्तो आयो भने अब त्यो योजनालाई चाहिँ पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्था हुन्छ सरकारी निकाय अथवा जिल्ला शिक्षा कार्यालयले पनि यो नतिजालाई चाहिँ विश्लेषण गर्नु पर्यो र विद्यालयलाई चाहिँ कहाँनिर चाहिँ सपोर्ट गर्नुपर्ने हो त्यो चाहिँ विद्यालयलाई पनि सपोर्ट गर्नुपर्ने अवस्था आयो जिल्ला शिक्षा कार्यालयको तर्फबाट भने विद्यार्थीहरूलाई चाहिँ अझ पठन पाठनतिर अगाडि बढाउनको लागि चाहिँ अभिभावकहरू पनि सचेत हुनुपर्छ किनभने यो एसएलसीको परीक्षा भन्दा भनेको विद्यार्थीको दसौँ वर्षको लगानीको प्रतिफल हो यो प्रतिफललाई राम्रो बनाउनको लागि विद्यार्थी स्वयंमा महत्त्वपूर्ण पक्ष हो पढेको छ कि छैन भनेर भन्ने विषयमा अलिकति चाहिँ सचेत रहिदिनु पर्यो यति गर्न सक्यो र चाहिँ अलिकति नीतिगत रूपबाट पनि हामीले सुधार गर्न सक्यौँ भने शैक्षिक गुणस्तर चाहिँ सुध्रिन्छ सुधार्न सकिन्छ निजी विद्यालयतर्फ पनि गत वर्षभन्दा कम प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् यसरी निजी विद्यालयको उत्तीर्ण प्रतिशत कम हुनुलाई के भन्नुहुन्छ त प्याप्सन जिल्ला अध्यक्ष बेलबहादुर गुरुङ कम पास हुनको पछाडि के छ भन्दाखेरि हुनसक्छ तपाईँको होइन अब बन्द हडताल होइन यिनीहरूले असर त पारेकै छ त्यस्तो भन्दा पनि कुरो के भने जुन तपाईँको अहिलेको पनि क्वेसन जसरी त्यो सेट बनाएको छ जसरी सेट गर्यो खास गरी चाहिँ यो सोसल स्टडिज र तपाईँको चाहिँ साइन्समा यो क्वेसनहरू पनि तपाईँको कस्तो भन्दा अब विद्यार्थीले के कति जानेको छ जानेको छैन भनेर भन्नुभन्दा पनि अलिकति पनि तपाईँको चाहिँ त्यो अप्ठ्यारोका पाराले क्वेसन निकालेको गयो जस्तो मैले बसेको गरिरहेको छु अहिले त्यसको साथसाथै तपाईँ के भन्दै अब बन्द हडताल यताउति त भइ नै हाल्छ मेन कुरा हो कि मलाई जस्तो लाग्छ जस्तो केन्द्रमा मैले भनौँ तपाईँको चाहिँ पर्सेन्टेज जुन पर्सेन्टेज जुन छ साह्रै कम छ पोहोरको दिन तुलनामा साह्रै कम छ तपाईँलाई थाहा भएको छ सात पर्सेन्ट नै कम छ त्यस्तो असर त अवश्य चाहिँ राष्ट्रमा पर्ने कुरा चाहिँ सुताउनुमा सुताउनु पर्ने कुरा तपाईँको चाहिँ विद्यालयमा पर्ने जस्तो आदि अथवा नेपाल राज्य भनेको चाहिँ विद्यालयमा यस वर्षको एसएलसीमा अन्ठाउन्न प्रतिशत विद्यार्थीहरूमा राज्य र उनका अभिभावकहरूले गरेको लगानी खेरा गएको छ त्यसैले खस्कौँदो नतिजाका बारेमा गम्भीरताका साथ मूल्याङ्कन र विश्लेषण गर्दै त्यसलाई रोक्नका लागि प्रभावकारी सिकाइ प्रणाली अनि उपयुक्त शैक्षिक वातावरण हुनु जरुरी देखिन्छ रिपोर्टपछि बाँकी समस्या नेपाल सुनसादी व्यवसायी महासंघको आह्वानमा देशभरका सुनसादी पसल अनिश्चित समयसम्मको लागि बन्द भएका छन् हिजोदेखि व्यवसाय बन्द गरेका व्यवसायले आज दोस्रो दिन पनि सब पसल व्यवसाय बन्द गरेका हुन् सरकारले सुनसादी व्यवसायलाई धराशय बनाउने उद्देश्यले सुनसादी पसलमा छापा मार्ने हचुवाको भरमा व्यवसायमाथि मुद्दा चलाइएको भन्दै व्यवसाय आन्दोलनमा उत्रेका हुन् महासंघले अध्यक्ष रत्न साके सहित व्यवसायहरूमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग अनुसार सुनको आपूर्ति पूर्ति बढाउनु पर्ने लगायतको माग राख्दै आन्दोलन शुरू गरेको हो आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीहरूले बताएका छन् लागू पदार्थ ओसार पसारको अभियोग लागेका दुईजनालाई प्रहरीले आज सार्वजनिक किलो चरेसहित हिजो पक्राउ परेका मकवानपुर मनहरी गाविसका रामकुमार थापा र राजकुमार गिरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ना दुई ख आठ शून्य दुई नौ नम्बरको ट्रकबाट चरेस ओसार्दै गरेको अवस्थामा प्रहरी थापा र गिरीलाई बाणभन्ज्याङबाट हिजो नियन्त्रणमा लिएको हो लागू औषध नियन्त्रण विभागका अनुसार चरेस ओसार पसार गर्न उनीहरूले गाडीको नम्बर प्लेट नै नकली बनाउने गरेको प्रहरीले बताएको छ अभियुक्तलाई आज सार्वजनिक गर्दै प्रहरी ना तिन ख आठ तिन तिन छ नम्बर अर्को ट्रकको नम्बर फेरेर उनीहरूले लागु औषध राजधानी भित्र लागेको जनाएको छ पक्राउ परेका गिरीलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो लागु औषध उत्पादकसँग मिलेर गिरीले लागु औषधको कारोबार गर्दै आएको प्रहरीको दावी छ कार्यकर्ता पक्राउको विरोधमा नेकपा माओवादीले जुम्लामा अनिश्चितकालीन बन्द आह्वान गरेपछि जनजीवन निकै कष्टकर बनेको छ बन्दको कारण बजार तथा पसल खुलेका छैनन् भने कर्णाली राजमार्गमा यातायातका साधन पनि ठप्प रहेका छन् गत शनिबार नेकपा माओवादी र नेपाली कंग्रेसका बीच भएको व्यक्तिगत झगडाले राजनैतिक रूप लिएपछि तनाव बढेको हो तनावको कारण हिजो स्थानीय प्रशासनले दिनभरि कर्फ्यू जारी गरेको थियो जीवन सेजुवालमाथि आक्रमणको आरोपमा रामबहादुर झाँक्री र मीन भण्डारी पक्राउ परेको विरोधमा नेकपा माओवादीले बन्द गराएको हो अर्पण बुलेटिनमा अब केही छोटा खबरहरू चट्याङ लागेर गैराती दाङमा एक बालकको ज्यान गएको छ दुईवटा घर झलेका छन् चट्याङले लोहारपानी गाविस नौ खमारेका तुलसीराम खत्रीका सात वर्षीय छोरा यामबहादुरको ज्यान गएको प्रहरले जनाएको छ चट्याङकै कारण लमजुङको चुइती आठ हटियामा तीनजना घाइते भएका छन् हिजो साँझ परेको चट्याङको कारण स्थानीय चौबिस वर्षीय सम्झना नेपाली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 हिजोको वार्ता स्थगित भएपछि दक्षिण कोरिया र उत्तर कोरिया पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् दक्षिण कोरियाको हटी स्वभावका कारण वार्ता स्थगित भएको उत्तर कोरियाले आरोप लगाएको छ भने उत्तर कोरियाको प्रतिक्रियाबाट दक्षिण कोरिया पनि रुष्ट भएको छ उत्तर कोरियाले हिजोको वार्ता नियतवश बिथुलिएको आरोप लगाएको छ महिनो लामो तनापछि शुरू भएको वार्ता प्रक्रिया स्थगित भएसँगै पुनः दुई कोरिया बीच आरोप प्रत्यारोप चर्किएको हो मन्त्रीस्तरीय वार्तामा दक्षिण कोरियाले एकीकरण सम्बन्धी उपमन्त्रीलाई वार्तामा पठाएपछि उत्तर कोरियाले आपत्ति जनाएको हो दक्षिण कोरियाको निर्णय आफूलाई अपमानित गर्ने उद्देश्य भएको उत्तर कोरियाको टिप्पणी छ एकीकरण सम्बन्धी मन्त्री रयुकेल झेले दक्षिण कोरियाको नेतृत्व गर्ने तय भए पनि उत्तर कोरियाले नेता किम जोङ उनका सल्लाहकार किम याङ गनलाई वार्तामा पठाउन स्वीकार गरेपछि दक्षिणले एकीकरण सम्बन्धी उपमन्त्रीले वार्ताको नेतृत्व गर्ने घोषणा गरेको थियो भारतको बिहारमा एक यात्रुवाहक ट्रेनमा माओवादी विद्रोहीले अन्नधुन्न गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ भने बीस भन्दा बढी घाइते भएका छन् बिहार जमुई नजिक आज दिउँसो पौने दुई बजे विद्रोहीले अन्नधुन्न गोली चलाउँदा ट्रेनका सुरक्षा गार्ड र एक यात्रीको मृत्यु भएको हो ट्रेनमा हत्या ल्याएको थाहा पाएपछि दुई सयको संख्यामा रहेको माओवादी विद्रोहीले दुई हजार भन्दा यात्री सवार रहेको धनबाद पटना इन्टरसिटी एक्सप्रेसको ट्रेनमा आक्रमण गरेका हुन् विद्रोहीले ट्रेनलाई कब्जामा लिई केही आरपीएफ जवानका हतियार समेत लुटेर लगेको भारतीय समाचार एजेन्सीले जनाएका छन् माओवादी विद्रोहीले केही यात्रालाई समेत अपहरण गरी जंगलमा लगेर छोडेको बताइएको छ आक्रमणलाई पछि गृह मन्त्रालयको उच्च स्तरीय बैठक आह्वान गरिएको छ गृह मन्त्री सुशील कुमार सिन्धेले सुरक्षा अधिकारीसँग छलफल गरिरहेको जनाइएको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 चार त्रिपन्न एकतिस दुई सय एकानब्बे सुदीप अर्याल अन्ठानब्बे चार एकाउन्न एकाउन्न नौ सय उनासे बादल खनाल अन्ठानब्बे एक अठासी अठाइस तिन सय उनानब्बे बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन बाबु कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथन कथासित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु ल ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौँ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू घाटभन्दा सस्तो रङ गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मु एल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हार्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि